नमस्कार अनि प्रभातकालीन न्यानो अभिवादन कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव तपाईँ हरेक हप्ताको बिहिबार बिहान आठ बजेको शुभ बिहानी पश्चात सुन्दै आइराख्नु भएको छ कार्यक्रममा हाम्रो देश हाम्रो गौरव तपाईँले यति बेला हामीलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको आकर्षीय ध्वनि र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट एकैसाथ सुनिराख्नु भएको छ तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु त्यसो त श्रोता कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा रहेर हामीले सदा सदा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग र मिठा मिठा स्वदेश गानहरू उठान गर्दै आइरहेका छौँ आजको श्रृङ्खलामा पनि यिनै र यस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौँ साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्म देश ऋषि मुनिहरूको तपभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक झटाहरूले भरिपूर्ण यो देश यो राष्ट्र हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो त्यसैले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको यस श्रृङ्खलामा रहेर हामीले सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुमाथि आवाज उठाउँदै आइरहेका छौँ आजको श्रृङ्खलामा भारतीय पक्षले सुस्ता क्षेत्रमा देखाएको हैकमी प्रवृत्तिलाई उठान गर्न खोजिरहेका छौँ कार्यक्रमको सुरुवात गरौँ एउटा गानबाट पानामा सुस्ता हाम्रै हो हेर इतिहासका पानामा सुस्ता हाम्रै हो बहुजाति बहुभाषी एउटै माला नेपाली राख्टा बिजाउन्न आँखामा सुस्ता हाम्रै हो ध्रुव सत्य छ लुम्बिनी र सुस्ता हाम्रो भन्छौँ ध्रुव सत्य छ लुम्बिनी र सुस्ता हाम्रो भन्छौँ आऊ देखाउँछु नक्सामा सुस्ता हाम्रै हो वीर गोर्खालीलाई नजिस्काउ नामर्द हो वीर गोर्खालीलाई नजिस्काउ नामर्द हो गौरव छ नेपाली झन्डामा सुस्ता हाम्रै हो गान्धी र ताजमहल हाम्रो हो भन्दैनन् नेपाली गान्धी र ताजमहल हाम्रो भन्दैनन् नेपाली आँखा नला सगरमाथामा सुस्ता हाम्रै हो स्मार्ट मार्न अनि मर्नसँग डराउँदैन स्मार्ट मार्न अनि मर्नसँग डराउँदैन बक्छ रगतको थोपा थोपामा सुस्ता हाम्रै हो भन्देऊ न ए नेपालमा सुस्ता हाम्रै हो नवलप्रासी जिल्लाको दक्षिणी बीच खण्डमा हालको नारायणी नदी पूर्व बाढीले छाडेको भागमा सुस्ता क्षेत्र छ पहिले सुस्ता गाविस रहेको ठाउँमा दुई हजार सैतिस सालमा यसलाई त्रिवेणी सुस्ता गाविस नामाकरण गरी सुस्तालाई वार्ड नम्बर चार तोकिएको छ बाढीका कारण नारायणी नदीले वाह परिवर्तन गरी नेपालतर्फ सर्दा नदीले छोडेको जमिन भारतीयले अतिक्रमण गर्ने गरेकोले सुस्ता साग्रिँदै गएको छ विक्रम सम्बत उन्नाइस सय दुईदेखि नेपाल भारतबीचको सबैभन्दा पुरानो ऐतिहासिक र विवादित मुद्दा हो सुस्ता नारायणी नदीले कटान गरेर बाँकी रहेको नेपाली जमिन भारतीयले अतिक्रमण गर्दै जाँदा अहिले त्यो एक सय पैँतालिस वर्ग किलोमिटरसम्म पुगेको छ त्रिवेणी घाटदेखि सगर हिन्दासम्मको सीमा रेखाको प्रतिनिधित्व गर्ने नारायणी नदीको चौबिस किलोमिटर बहावको दायाँ बायाँ खम्बा नगडिएका कारण सुस्ता विवाद सुरु भएको मान्छन् सीमाविद दुई हजार तिस सालको किता नापीको समयमा सुस्ता गाविसको क्षेत्रफल प्रति सरकारी सार्वजनिक जङ्गल बुटेन डगर बगर समेत लगभग एक्काइस हजार हेक्टर थियो जुन अहिले करिब चौध हजार पाँच सय हेक्टरमा खुम्चिएको छ सीमा विवादकै कारण पाँच सय भन्दा बढी नागरिक सुस्ताबाट लखेटिएका छन् सुस्ता विवाद समाधान गर्न भन्दै धेरै वार्ता छलफल भए पनि उच्च तहबाट भारतसँग ठोस वार्ता गर्ने पहल नगरिँदा समय बल्झिँदै आएको सीमाविदहरूले बताएका छन् सुस्तामा पटक पटक हुँदै आएको भारतीय अतिक्रमण बन्द हुनुपर्ने सुरक्षाकर्मीको सुस्तामा दरिलो उपस्थित हुनुपर्ने र सुस्तावासीलाई ज्याजती गर्नेलाई कारवाही हुनुपर्ने माग पनि सुस्तावासीले सरकार समक्ष राखेका छन् सुस्तावासीहरूले चार बुधे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री परराष्ट्र मन्त्री गृहमन्त्री भूमि सुधार मन्त्रीलाई पठाएका हुन् पछिल्लो पटक यस वर्ष पनि अतिक्रमण गर्ने प्रयास भएपछि सुस्तावासी पुनः भारतीय पक्षबाट अतिक्रमण हुने डरले त्रसित बन्दै गएका छन् भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतीयवासीहरूलाई उस्काएपछि दुई साता दुई साता पहिलेदेखि नै सुस्तावासीहरू त्रसित बन्दै गएका हुन् र सुस्ताको वार्ड नम्बर दुई नारायणी नदीको विश्वमा रहेको रामनगर टापु क्षेत्रलाई भारतीले अतिक्रमण गर्न खोज्दा सुस्तावासी समेतले कडा विरोध जनाएका थिए भारतीय सिमानामा र नारायणीले घेरिएको सुस्ता चालिस हजार नौ सय असी हेक्टर क्षेत्र फलमा आधारित छ सुस्ता भूमि सन् दुई हजार बैसठी साल नै देखि नै भारतीय पक्षबाट अतिक्रमण हुँदै हाल चौध हजार हेक्टर जग्गा अतिक्रमण भइसकेको छ प्रत्येक वर्ष ज्येष्ठ असार महिनाको खेती गर्ने बेलामा भारतीय पक्षबाट सुस्तामा नेपाली भूमि अतिक्रमण हुने प्रयास हुँदै आएको सुस्तावासीको भनाइ छ बाढीलाई नियन्त्रणका लागि भइरहेको तट बाँधलाई अझ उचित र व्यवस्थित तरिकाले गर्नुपर्ने साथै झोलिङ्गे पुलको पनि निर्माण चाँडै हुनुपर्ने सुस्तावासीले माग राखेको सुस्ता बचाउ अभियानकी कोषाध्यक्ष लैला बेगमले बताउनु भयो नेपाल सरकारले सुस्ताको नियति अनुगमन तथा संरक्षण नगर्दा सुस्तावासीहरू भूमि पीडित बाढी पीडित भएका छन् भने शिक्षा स्वास्थ्य उपचार विद्युत बाटोघाटो भौतिक पूर्वाधारबाट नै वञ्चित भएका छन् विक्रमसम्म दुई हजार बैसठी सालदेखि नै अहिलेसम्म सुस्ताका एक्काइस हजार विकास जग्गा भारतीय पक्षबाट अतिक्रमण भइसकेको छ सुस्तावासीलाई जोधभोगबाट रोक लगाएको सात हजार बिघा जग्गा पटक पटक भारतीय पक्षबाट अतिक्रमण गर्ने प्रयास गरिँदै आइरहेको छ नेपाली भूमि रहेको सात हजार बिघा जग्गा अहिले भारतीय पक्षले आधा आधा जोधभोग गर्न दावी गरेकोमा सुस्तावासीले हामी हाम्रो जग्गा अरूलाई उपयोग गर्न दिन्न भन्दै विरोध गरेको अध्यक्ष गुरुङले बताउनुभयो त्यस क्षेत्रको सीमाको सीमाङ्कन गर्न जग्गाको नापी जग्गादाताको लालपूर्जा समेत सरकारले बनाई दिन माग गरेका छन् हाम्रा पूर्वाखादेखि नै उपयोग गर्दै आएको जग्गा भने नेपाल सरकारले लालपुर्चा नदिँदा भारतीय पक्षबाट अतिक्रमण हुँदै आएको अध्यक्ष गुरुङले भन्नुभयो भारतीय पक्षले नलप्रासीको स्थित रामनगर टापु अतिक्रमण गर्न प्रयास गरेपछि देखिएको समस्या तत्कालका लागि समाधान भएको छ सुस्तावासीले जोतभोग गर्दै आएको टापु क्षेत्रलाई भारतीय पक्षले आधा आधा गरी जोतभोग गर्न पाउनुपर्ने माग राखेपछि समस्या आएको थियो तर सुस्तावासी र भारतीय स्थानीय साथै दुवै क्षेत्रका सुरक्षा निकायका प्रतिनिधि बीच सोजग्गा सुस्तावासीले नै जोतभोग गर्ने सहमति भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो भारतीय पक्षले बखेडा झिकेर टापु क्षेत्रमा आफूहरूले पनि जोधबो गर्नुपर्ने माग गरेपछि दावा गरेपछि नेपालीहरूले आफूहरूले जोधबोक गर्दै आएको जग्गा भारतीय पक्षलाई नदिने अडान कायम राखेका थिए सहमति अनुसार सुस्तावासीले जोधबोक गर्दै आएको जग्गा सुस्तावासीले नै जोधबोक गर्ने अन्य विषयमा जस्तो अवस्थामा छ पुरानै अवस्थामा दुवै पक्ष रहने सहमति भएको प्रमुख जिल्ला अधिकारी मैनालीले उल्लेख गर्नुभयो विगत पाँच वर्षदेखि सुस्तावासीले त्यो टापुमा खेती गर्दै आएका थिए तर सुस्ता र भारतको बिहारको सीमाङ्कन नभएको हुनाले भारतीय पक्षले त्यो टापु हाम्रो भूमि हो भनेर अतिक्रमण गर्न खोजेपछि आफूहरू आतंकित बनेको स्थानीयवासीले बताएका छन् भारतीय एसएसबीले पक्ली हवादेखि ठाडीदेखि रामनगर हुँदै आउने पाँच नम्बर ठोकरको टापुलाई भारतीय भूभाग भन्दै विवाद निकालेर सुस्तावासीलाई धपाउने गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनुभयो श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ यति बेलाको क्रममा नलप्रासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीसँग गरिएको यो छोटो कुरा कुराकानी छोटो कुराकानीसँगै पुनः व्यापारिक विश्राममा जानेछौँ व्यापारिक विश्राम लगतै बाँकी प्रसङ्गका साथ कार्यक्रममा उपस्थित हुने नै छौँ सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज मैनालीजी हजुरलाई स्वागत गर्न चाहन्छु रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको कार्यक्रममा हाम्रो देश हाम्रो गौरवमा त्यसो त हामीले सुस्ता क्षेत्रमा भारतीय पक्षले गरेको हैकमी प्रवृत्तिबारे आज तपाईँसँग कुराकानी गर्न खोजिरहेका छौँ सुस्ता क्षेत्रमा भारतीय पक्षले धेरै समय पहिलेदेखि नै हेपा प्रवृत्ति देखाइरहेको छ अहिले पनि यस्तै समाचार बाहिर आएको छ खासमा यो समयमा सुस्तामा के भएको हो छोटकरीमा प्रकाश पार्दैन न अस्थायी सीमाङ्कन स्थायी सीमाङ्कनका कुराहरू नहुँदाखेरि बेला बखत नेपालतर्फ बसोबास गरेका र भारततर्फका बसोबास गरेका स्थानीयहरूले त्यो नदीको धार परिवर्तन सँगसँगै त्यहाँ उपलब्ध हुने जमिनको खेती गर्ने विषयमा बेला बखत केही स्थानीय स्तरमा समस्याहरू देखा पर्ने गरेका छन् त्यो अहिले जुन पत्र पत्रिकामा सञ्चार विभिन्न सञ्चार माध्यमहरूमा आएका कुराहरू छन् ती कुराहरू पनि यही यो खेतीको सिजनमा खास गरेर यो धान बाली लगाउने सन्दर्भमा कुन पक्षले अथवा पटाकोले जो खेती गर्ने भन्ने विषयमा नै जोडिएर दुवै पक्षहरू बिच छलफल भएको हो केही छलफललाई हामीले स्थानीय स्तरमा त्यहाँ खटिएका सुरक्षाकर्मी र हामीले जिल्ला स्तरबाट पनि भारतीय समकक्षहरूसँग पनि कुरा गरेर अहिले यो विवाद विषयलाई अगाडि नबढाउने यथास्थितिमा राख्ने र कुनै अप्रिय घटना हुन नदिने चाहिँ हामीले पहल गरिरहेछौँ खास त्यही नै हो अहिले भएको यो त्यसो त यो खासमा यो जुन नारायणी नदीले अलिकति सुस्ता क्षेत्रमा केही समस्याहरू खडा गरिरहन्छ बेला बखतमा त्यही अवस्थादेखि नै त्यो समस्या सिर्जना भएको यो सिसाइको बेलामा चाहिँ नारायण नदी मात्रै होइन नारायण नदीभन्दा उता अरू नारायण नदीले नै सिर्जना गरेका भङ्गालोहरू पनि हुँदो रहेछन् त्यहाँ ती भङ्गालोहरू पनि ले पनि धार परिवर्तन गरिरहँदाखेरि त्यो खे खेतीयोग्य जमिनहरू चाहिँ कहिले त्यो भङ्गालोको वारी कहिले पारी हुने यस्तो अवस्था पनि रहेछ त्यसमा अब विगतमा कसले खेती गरेको थियो र आगामी वर्षमा कसले खेती गर्ने भन्ने विषयमा त्यो स्थानीय दुवै तर्फका बासिन्दाहरूको सामान्य वाद विवाद हो अनि किन यो हाम्रो जुन नेपाली सिमानाको चाहिँ जुन हाम्रो जग्गाको चाहिँ हामीसँग लाल पूर्जा हुँदाहुँदै पनि हामी यसरी चाहिँ किन हेपिएर बसिरहनु परेको छ होइन यो हामीसँग लाल पूर्जा भएको हाम्रो क्षेत्रमा कतिपय कतिपय अवस्थामा उता जानकारी नभएर पनि हुनसक्छ र यो चाहिँ केन्द्रीय स्तरमा नै स्थायी सीमाङ्कन र अस्थायी सीमाङ्कनका कुराहरू नभएसम्म यो चाहिँ बेला बखत यस्ता कुराहरू चाहिँ आइ नै रहन्छ त्यहाँबाट स्थानीयवासीले चाहिँ के कुरा गरिराखेका छन् भने नेपाली जनतालाई यसरी आक्रमण गरिर गरिरहँदा पनि हामीलाई चाहिँ जुन प्रशासनले जस्तो सहयोगको आवश्यकता थियो प्रशासनले जुन सहयोग दिनुपर्ने थियो त्यो सहयोग चाहिँ अलिकति हामीलाई नपाएको महसुस भइरहेको छ भन्ने कुरा चाहिँ हामीसँग गर्नुभएको छ के यो कुरा सत्य हो होइन उहाँहरू हामीसँग नियमित कन्ट्याक्टमा हुनुहुन्छ हाम्रो त्यहाँ सशस्त्र प्रहरीको युनिट पनि छ नेपाल प्रहरीको युनिट पनि छ त्यस्तो किसिमको आक्रमणै भएर सुरक्षा नै नपाएको स्थिति चाहिँ होइन आक्रमण भएको पनि स्थिति होइन सामान्य वाद विवाद केही खेतीको विषयमा हुने कुरा हो त्यसमा हामी मध्यस्थता गरेर यथास्थितिमा राख्न हामीले प्रयास गरेका छौँ त्यस्तो केही खासै घटना चाहिँ घटेको छैन त्यहाँ सीमा रक्षार्थको लागि चाहिँ अरू के के पहलहरू चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ र अब आगामी दिनमा यस्ता समस्याहरू नदोहोरिनको लागि के के पहलहरू अगाडि सार्नु भएको छ अब यसको दीर्घकालीन दीर्घकालीन समाधान भनेको दीर्घकालीन समाधान भनेको द्विपक्षीय देशका नै बाटोद्वारा समस्या समाधान गर्ने हो र यो हामीले केन्द्रमा पनि यो हामीले फरवर्ड गरेका छौँ स्थानीय स्तरबाट हामीले गर्न सक्ने पहल पनि हामीले जारी नै राखेका छौँ अब कुनै दिन चाहिँ यो समस्या चाहिँ समाधान हुन्छ भन्ने आशा छ अन्तिमा के नेपाली जनताले भारतीय पक्षको सधैँ पिटाइ खाइरहनु पर्ने हो नेपाली भूमि अतिक्रमण गर्दा पनि हामी मौन नै रहनु पर्ने हो कहिले यो समस्याबाट सुस्तावासीले सम्पूर्ण नेपालीहरूले चाहिँ छुट्टा छुटकारा पाउँछन् यसबारे थोरै भनिदिनु न होइन त्यही हो यो मैले अघि नै यहाँलाई अनुरोध गरिसकेँ यो देशको कुराहरू भएको हुनाले द्विपक्षीय सम्बन्ध कुटनीतिक हिसाबले नै यो समस्याको पहल गर्नुपर्छ र त्यसमा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 उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप को लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर ए कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै exec executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall puttying cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम हाम्रो देश हाम्रो गौरव विश्रामपछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु यदि तपाईँ भर्खरै रेडियो टिन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँले हरेक हप्ताको बिहिबार बिहान आठ बजेको शुभ बिहानी पश्चात सुन्दै आइराख्नु भएको छ आजको श्रृङ्खलामा भारतीय पक्षले सुस्ता क्षेत्रमा देखाएको हैकिमी प्रवृत्तिलाई उठान गरिरहेका छौँ मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने मत्सु कार्यक्रम प्रस्तुता सुशील पौडेल तपाईँलाई सुस्ता र कालापानी पानी दुख्छ कि दुख्दैन टिस्टा र नालापानी पानी तपाईँ भुल्न सक्नुहुन्छ कि हुँदैन तपाईँको एक इन्च पनि जमिन छिमेकीले मिच्यो भने तपाईँ सहन सक्नुहुन्छ अवश्य कसैले पनि सहँदैन तर राष्ट्रको चौवन्न भन्दा बढी ठाउँमा सिमाना अतिक्रमण भएर छ सय वर्ग किलोमिटर राष्ट्रिय भूभाग गुमाउँदा पनि हामी मौन छौँ र हाम्रो सरकार मौन छ किन के हामीलाई नेपालको माया छैन किन हामी र हाम्रो सरकार सञ्चालन गर्नेहरू आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थको लागि एकजुट हुन सकिरहेका छैनौँ अहिलेको कठिन र सङ्कटपूर्ण घडीमा तत र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रूपले समुन्नत बनाउन पाइला अगाडि बढाएनौँ भने सम्भवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट्र इतिहासको पानामा मात्र पाउनेछन् के तपाईँले अनुमान गर्नुभएको छ त्यही नेपालको पुराना सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सिमानामा के फरक छ हाम्रो देश नेपालको यसरी सिमानाहरू अतिक्रमण भइरहेको छ र हामी नेपाली पक्षहरू किन मौन छौँ के तपाईँले अनुमान गर्नुभएको छ त्यही नेपालको पुराना सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगायतका क्षेत्रको विषयमा तयार पारिएको सिमानाको खोजी नामक डकुमेन्ट्री प्रदर्शनमा रोक लगाइएको कुरा सुन्दा अति नै दुःख लागेको छ वास्तवमा सीमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहँदा पनि ग्रेटर नेपालको सीमा बचाउ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो वृत्तचित्र मार्फत देशको सीमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुटाइरहेको थियो प्रदर्शनको क्रममा आज त्यही अभियानलाई भारतीय राजदूतावासको पहलमा रोक लगाइएको छ त्यो अभियान र त्यो वृत्तचित्र साँच्चीकै नेपालीको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढुवा दिने बेलामा सरकार आज मन रहेको छ देशको सीमा बचाउन खट्नुपर्ने नेपाल सरकारले उल्टो भारतीय राजदूतावासको पक्षमा वृत्तचित्र प्रदर्शनमा रोक लगाउनु साँच्चीकै लाजमर्दो कुरा होइन र नेपालको सिमाना केवल एक धरको मात्र होइन हामी नेपालीको अस्तित्व हो यदि सिमाना मिचिन्छ भने हाम्रो अस्तित्वमाथि गरिएको ठाडो हस्ताक्षेप हो त्यसकारण हालसम्म भएका र भइरहेका सिमाना अतिक्रमणको हामी सबै नेपालीले एक आवाजमा विरोध गर्न पर्दछ र जुन वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको छ त्यसको विरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ इतिहासमा पूर्व टिस्टादेखि पश्चिम सतलजसम्मको विशाल नेपाल अङ्ग्रेज साम्राज्यवादको हस्ताक्षेपको कारण पूर्वमा मेची र पश्चिममा महाकाली बिचको सानो नेपालका खुम्चना बाध्य पारियो अब भारतीयहरूले त्यही कारण मेची महाकालीको नेपाल पनि खुम्जाउँदैछन् कति चुप लागेर बस्ने कति तर म भनिरहने कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने राष्ट्रियताको राजनीति गर्ने दिन कहिले आउला यहाँ सुगौलीमा ब्रिटिसलाई गुमाएका भूभाग अनि जुन हाल भारतमा छन् जसमाथि अन्तर्राष्ट्रिय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ तर हामी मौन छौँ सरकार अनभिज्ञ छ इतिहासको पुनर्मूल्याङ्कन गर्न जहाँ सुकौली सन्धिपछि बाँकी रहेका भूभाग वर्तमान नेपालको भूभाग समेत हामी जोगाउन सकिरहेका छैनौँ हामी आज किन यस्ता भएका छौँ कस्तो विडम्बना कति कमजोर र लाचार भएका छौँ हामी नेपाली आफ्नो मातृभूमि जोगाउन नसक्ने आफ्नै आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुख दर्शक बनेर गुलामी गर्ने सरकार र नेताले राष्ट्रियताका बारेमा सोच्ने दिन कहिले आउला यहाँ एकपछि अर्को सिमानामाथि गरिएको अतिक्रमण सम्झदा टुलु टुलु हेरेर बस्ने कि जन्मभूमिप्रति आफ्नो कर्तव्य पनि पुरा गर्ने देशमा तरल राजनीतिक अवस्था र काल भएका बेला फेरि पनि नेपाली आमाका अङ्गहरूमा अतिक्रमण हुन सक्छ सारा नेपाली सतर्क बनाऊ गाउँ गाउँबाट उठौँ बस्ती बस्तीबाट उठौँ अतिक्रमणकारीलाई खबरदार गरौँ जित्नका लागि एक पाइला अघि बढ्नु पर्छ निधाएर नयाँ नेपाल बन्दैन सुतेकाहरू जाग सुतेका बाहना गर्नेहरू पनि यथार्थलाई हेर गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ Thank you. गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ नेपाली आमाको मुहार हसाऊ नेपाली आमाको सन्तति भएकोमा गर्व गर देशलाई माया गर तपाईँहरू म अनि हामी जो नेपाललाई माया गर्छौ नेपाली आमाको गर्वबाट जन्मन पाएकोमा गौरव गर्छौँ जसको शरीरमा नेपाली रगत बगेको छ जसले कहिले दासता स्वीकारेन र स्वीकार्दैन अब हामीले भारतीय पक्ष विरुद्ध हामीले दबाब दिन जरुरी नै छ हामी सधैँ मौन बसेर हुँदैन हामीले अब सरकारलाई दबाब दिन जरुरी छ अनि मात्र हाम्रो भूमि फिर्ता हुन्छ लौन भारत सत्य बोल त तेरो हो सुस्ता इतिहास पढी हे त हाम्रो हो सुस्ता नेपालीको रासो बोसो सबै लुट्दै तेरा डाका आइबस्ने डेरो हो सुस्ता विशाल त्यो नेपालको छाती रेटेर मेरी आमा भनी लाको बेरो हो सुस्ता आफ्नो देश रक्षा गर्दै मर्ने पुर्खाले रगतले कोरिलेको घेरो हो सुस्ता नाला पानी जस्ता कयौँ युद्ध लडेर किल्लाभित्र पार्या सेरो फेरो हो सुस्ता लौन भारत सत्य बोल्त तेरो हो सुस्ता इतिहास पढिहेर्त त मेरो हो सुस्ता श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरवको आजको श्रृङ्खलामा रहेर भारतीय पक्षले सुस्ता क्षेत्रमा देखाएको हैकमी प्रवृत्तिको प्रसङ्गलाई सुन्नुभयो तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रमप्रति सल्लाह सुझाव अनि प्रतिक्रियाहरू पठाउन नभुल्नुहोला र मेरो आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन यतिन्जेल पर्दापारीबाट दाजु रिजनले साथ दिनुभयो दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु र यतिन्जेल तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक हार्दिक आभार प्रकट गर्दै कार्यक्रम प्रस्तुता म सुशील पौडेल अर्को हप्तासम्मको लागि बिदा हुन चाहन्छु हवस् त नमस्कार नेपालको जय होस् जय मा जय नेपाल जय मातृभूमि मनोरञ्जनका लागि सुनो हजुर